र नेपालीलाई माया गर्ने नेपाली संगीत नेपाली संस्कृति नेपाली विरासतलाई संरक्षण गर्न रुचाउने सरिदै भावकहरूमा सादर प्रणाम गर्दै प्राविधिक मित्र सन्दीपका साथमा यो प्रस्तोता प्रकाश हामी उपस्थित भएको छ आजको अजर अमर गीतहरूको एक सय पाँचौं श्रृंखलामा हामी प्रार्थना गर्छौं ती हातहरूलाई हामी प्रार्थना गर्छौं ती शक्तिशाली साहसी कदमहरूलाई जसले अहिले यो आपतमा संकटमा हरेक नेपालीका दुःखलाई दूर गर्न आफ्नो कदम उठाइरहेका छन् र हामीले एक अर्कालाई हात दिनुपर्छ एक अर्कालाई साथ दिनुपर्छ यो एउटा संकटको यस्तो घड़ी हो यहाँ हामीले आफन्तलाई र परायोलाई चिन्ने र देख्ने मौका होइन यो सबैलाई आफन्त सम्झिने मौका हो Oh. रमेश र साथीहरूको स्वरमा यो हात मिलाउने गीतसँगै आजको अजर अमर गीतहरूको एक सय पाँचौं श्रृंखलाको पर्दा खोल्यौं गत शनिबारको महाभूकम्पपछि हामीले धेरै आफन्तजन धेरै स्वजन र धेरै चिरपरिचितहरू गुमायौं र धेरै अपरिचितका अनुहारमा पनि हाम्रै जस्तो आँसु बग्यो हाम्रो आँसु सर्वत्र बगिरहेको छ नेपालभित्र नेपाल बाहिर नेपाल बाहिर बसेर आफ्नो गाउँलाई सम्झिनेहरूले आफ्नो देशलाई सम्झिनेहरूले अब यो मानचित्रमा कहीँ कतै आफ्नो गाउँ नभेट्दा वा आफ्नो घरको छाना भएको घर नभेट्दा दुःख लाग्नु स्वाभाविकै हो एक दशक भन्दा बढी अगाडि भारतको गुजरातको भुजमा ठूलो भुइँचालो गयो त्यहाँ त्यति बेला एउटा सिनेमाको छायाङ्कन भइरहेको थियो लगान लगान फिल्मको सुटिङको केही समयपछि गुजरातको भुज भुइँजालोमा बेपत्ता भयो अब गुजरातको भुज नामको गाउँ केवल लगान नामको चलचित्रमा मात्र सुरक्षित छ अब अन्यत्र कहीँ पनि छैन हाम्रा धरोहरहरू हाम्रा संस्कृतिहरू हाम्रा गायक प्रेम प्रकाश मल्लहरू अब हाम्रो इतिहासमा मात्र सीमित छन् त्यो दरबार स्क्वायर त्यो हनुमान रोखाको आँगन त्यो शिव पार्वतीको मन्दिर त्यो बुङमती त्यो खोकनाका पुराना देव देवालयहरू त्यो भक्तपुर त्यो ललितपुरको मंगल बजारको परिसर यी सबै कुरा हाम्रो आँखामा बिस्तारै विलय हुँदै गइरहेको छ आजै साँझ नेपालको पूर्वी सिमाना इलाम र दार्जीलिङको मिरिक जहाँ धेरै नेपाली बासिन्दाहरू र नेपालीहरू रहने गर्छन् पश्चिम बंगालको दार्जीलिङको मिरिकलाई केन्द्रबिन्दु बनाएर फेरि भुइँचालो गएको छ वाई आकारको यो भुइँचालोको प्रगति वा भुइँचालोको गति बिस्तारै बिस्तारै पूर्व दिशातिर गइरहेको छ जहाँ धेरै नेपालीहरू अझै विदेशतिर भारतको नर्थ इस्टतिर बस्ने गर्छन् त्यहाँका नेपालीलाई फेरि एउटा अर्को संकट थपिएको छ तर नेपाल नेपाली र नेपालको हृदयबाट यो पुकार सदैव गुन्जिरहोस् योगेश वैद्यको स्वर हुतराज शर्माको संगीत रत्न शमशेर थापाको शब्द

नेपालीको धैर्य नेपालीको साहस र नेपालीको यो संयमले विश्वलाई एउटा उदाहरण देखाएको छ नेपालीले अहिलेसम्म पनि हार गुहार गर्दा गर्दै पनि आफ्नो धैर्यताको बाँध फुटाएका छैनन् तर सरकारले भर्खर एउटा विज्ञप्ति निकालेको छ हाम्रा मित्र कृष्ण गुरागाईलेलाई उल्लेख गर्नुभएको छ आज रातिदेखि सरकारले भूकम्प पीड़ितका राहत उद्धार गुनासो सुन्न हटलाइन एक दुई तीन चार सञ्चालन गर्ने अरे हटलाइन सेटअप गर्न त तीन दिन लाग्छ राहत त पर जाओस् उहाँको यो व्यक्तिसँगै यसमा धेरै नेपालीको दुःख शोक र गुनासोको बिम्बित भएको छ कहिलेकाहीँ हाम्रो निकायमा रहेका सत्तामा रहेका वा शक्तिमा रहेका मान्छेहरूले कुनै कुनै कुरा गम्भीर रूपमा नसोच्दा वा त्यो कुरालाई गम्भीरतापूर्वक नलिँदा जनतामा आतुरी त हुन्छ कवि कलाकार चित्रकार मूर्तिकार ती सबैले एउटा देशलाई सिंगार्छन् आफ्नो कोचीले कलमले कलाले यसलाई बचाउने त एउटा शक्तिले वा राजनीतिले हो तर हाम्रो राजनीति आफैमा यति धेरै विभाजित छ कहिलेकाहीँ डर त्रास र शंका उत्पन्न हुन्छ कि साँच्चै तिनीहरूले हाम्रो देशका लागि सोचिरहेका छन् त कि साँच्चै तिनीहरूले हाम्रो पूर्वजको इतिहासलाई बचाउन सोचिरहेका हुन् त कि सबैले नयाँ कुरा बनाउने भन्दैमा पुराना कुरा भत्काउने सिलसिला नै शुरू भएको हो त वा पुराना कुरा भत्किएकोमा गर्व भएको हो त यस्ता धेरै पीड़ाहरूका बीचमा ले शोकाकुल नेपालीहरूको आँसुका बीचमा हामी यही कामना गरौं गोपाल इन्जनको शब्द संगीत र स्वरमा यो भावसहित ईश्वर सुकर्मा करो अनेहा

कुछ दिन हो कथा तेरो ठूलो संसार सृष्टि म बुझ्दिन प्रभु खालि एउटै वरदान पाऊ सबको भलो होस् प्रभु कामना यही छ सबैको पुकार यही छ सबैको सबैतिर बाइबिल, कुरान गीता हरेक ग्रन्थमा छोएर कसम घाए पनि अहिले हामी नेपालीमाथि आएको ठूलो संकटका लागि प्रार्थना गरिरहेका छौं नववर्ष शुरू भएको बाह्र तेह्र दिनपछि हामी यो दुःख भोग्दैछौ लोकतन्त्रको उत्सव मनाएको दोस्रो दिनपछि यो संकट हामीले निम्ति आएका छौं साँच्चै हामीभित्र इमान हराएको हो कि हामी सबै सिंहदरबार मुखी मात्र भएका हौ कि हामी सबै शक्ति र सत्ताका निकट मात्र भएका हौ कि लगालग हामीसँग जाजरकोटको दुःख पीड़ा वा एउटा चिकित्सकले अस्पतालको संरक्षणको लागि पोख हड़ताल बस्नुपर्ने विडम्बना हामी सबैमा एउटा गैडाको छाला जस्तै कुनै चोट नलाग्ने कठोर भएर गएका हौ कि हामी हाम्रा अभिभावक भनिनेहरू हाम्रा नेताहरूले यो कुरालाई हृदय मनन गर्नुपर्ने स्थिति आएको छ जिद्दी र अस्वाभाविक मात्र प्रकृतिमा बाँच्नु पनि यदि ठूलो संकट हामीले भोग्नुपर्ने रहेछ दिनेश रावतले लेख्नु भएको छ आफ्नो जन्मभूमिमा परेको विपत्तिलाई यो मरूभूमिबाट ठूलो ठूलो हेर्न बाहेक अरू के नै गर्न सकिएको छ र यो विपत्तिमा सबैले हरेस नखाऊ सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेर लेख्नु भएको छ जो असहाय छन् तिनले पुकारिरहेका छन् धना पौडेल डेनबर्डबाट लेख्नुहुन्छ घरभन्दा पर बस्नेको मन झन् धेरै रोएको छ मेरो पुरानो घरको पिँढी अब छैन जहाँ बसेर मैले झलकमान गन्धर्वको गीत सुनेको थिएँ केटाकेटीको बेलामा आँसुमा रगत मिसिएको छ अहिले पीडा मिसिएको छ हिजो विश्व सम्पदा दिवस र अस्ति हाम्रा विश्व सम्पदाका सूचीमा रहेका धेरै देवदेवालहरू नष्ट भए दुःखको अपार गंगा हाम्रो वरपर छ र हामी यसमा राजनीति नगरौं यसमा हामी मान्छे भएर हृदयको टुकटुकीको आवाजमा काम गरौं यही प्रार्थना छ नेपाली पुर्खालाई नेपालीलाई पुर्खाले छोडेर गएको यो निशानीलाई हामीले बचाउन नसकेको पनि नेपाली भएको एउटा निशानीलाई बचाउँ यही कामना छ मुरलीधरको स्वरमा तिमीलाई घचाउने जन्मेका छौ कि सपुत कोही आमालाई हँसाउने हो आमालाई हँसाउने नेपाली माटो पुर्खाको नाचो यो देशलाई बचाउने लाछी नभनी कुनै जालमा नपरी ठुलो र सानो धनी र गरिब भेदभाव नगरी यो देशमा सधैँ परेको बोझ काँधमा उठाउँ वीर शक्ति दुबई को यहाँ सबूत जुटौने ঝাড়ি ত্রিজা कार्यक्रम प्रसारण हुँदै गर्दा भर्खरै फेरि भूकम्पको ठूलो झट्का गएको छ र हामीले आफ्नो संयम निभाउन जरूरी छ र हामीले प्रार्थना गर्न जरूरी छ नेपालीको कमलो मुटुमाथि बारम्बार प्रहार भइरहेको छ यो परीक्षा भइरहेको छ भर्खरैको झट्का झट्का पनि जोरदार थियो कमलो मुटुभन्दा अम्बर गुरूङकै यो गीतमा हामीले आफ्नो शक्तिको भाषा बुझौं हुनुपर्छ छाती 记得。 आत्म कसले कस लजिन्छ विपतको बेला भन को हुन्छ कसको साथी महाभूकम्पका दिन भक्तपुरमा राहत वितरण गरेर आएपछि मेरा एक मित्रले भनेकी थिइन् नेपालीमा सद्भाव र स्नेह अझै बाँकी छ नेपालीले आफ्नो साहस कायमै राखे यति बेला उज्यालो नाइन्टी नेटवर्कको भवनमा प्राविधिक मित्र सन्दीप मेरा संचारकर्मी समाचार शाखाका मित्रहरू लक्ष्मण कार्की पीटी लोपचन टंक ढकाल सबै हामी कार्यरत छौं र एउटा जोरदार धक्काको महसुस भयो र यसलाई ट्विटरमा हाम्रा धेरै मित्रहरूले शेयर पनि गरे समीर मणि दीक्षितले लेख्नुभयो धक्का जोरदार थियो तर त्यति शक्तिशाली होइन भनेर तर यो भर्खरको भूकम्पको धक्का अझै पनि महसुस भइरहेको छ सुरक्षित स्थान र संयम अनि एक आपसमा सद्भाव यति बेलाको ठूलो खाँचो हो यति धेरै लापरवाही यति धेरै नीति निर्माताहरूको नजरअन्दाज ठूलठूला बिल्डिङ ठूलठूला हस्पिटल जसको कुनै पूर्व निर्धारित पार्किङ छैन सुरक्षाको लागि टेक्ने ठाउँ छैन यसरी बनेका घरहरूको बीचमा यो भूकम्पको ठूलो चुनौतीका बीच हामीले हाम्रा नीति निर्माताहरूको लापरवाहीका बीच परीक्षा दिइरहेका छौं यो परीक्षा जीवन मरणको परीक्षा नेपालीले यति विघ्न कठोरतापूर्वक दिनुपर्ला भनेर सोचेको थिएन अजर अमर गीतहरूको प्रसारणको बीचमा नौ चौतिसमा गएको यो ठूलो धक्का अहिले समाचारको विषय बनेको छ र आज बिहान गएको चार पचपन्न पछिको ठूलो धक्काको रूपमा यो फर्किएको छ कामना गरौं विस्तारै सबै कुराको अवतरण भएर जाओस् यो नेपाल यो नेपाली र यो नेपालीको हृदयलाई बचाउने काममा सबैजना एकजुट हौ नेपालीको घर नेपालीको घर यही हो नेपालीको घर नेपालीको घर उत्तर तिरा चांद को परखल सज को दरबारा उत्तर तिरा चांद को परखल सज को दरबारा दक्षिण तिरा बगैचा जस्तो चौकीला बजारा दक्षिण तिरा बगैचा जस्तो चौकीला बजारा मैं काली शांति का सज गाँव ने समाचार चिर प्राणी शान्तिका छैन नहुने समाचार यो ठाउँको नाम भन न साथी मलाई एक यो ठाउँको नाम भन न साथी मलाई एक यही हो नेपाल नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर पहाड दस्ता दरिलो मुटु मैदानी छातीमा पहाड दस्ता दरिलो मुटु मैदानी छातीमा पापेर बस्ने पृथ्वी माटीमा हिमाली छाया तापेर बस्ने पृथ्वी माटीमा शान्तिका दैव बुद्धले बसी गोडेर गएको शान्तिका दैव बुद्धले बसी गोडेर गएको पृथ्वी जस्ता अमर वीरले जोडेर गएको नेपालीको घर नेपालीको घर यही हो नेपाल नेपालीको घर नेपालीको घर विश्वकै यसलाई नेपाली भन्छ नमक स्वर्ग हो बुझल साथी गुणल साथी ईद सुन पर हो चंद्र सूर्य घर को मुनि यो माटोलाई बस्ने नेपालीको घर नेपालीको घर एकताभित्र हाँसेर बस्ने बितादेखि संसार गर्ने कला कौशल संसार भर्ने हरियो बारी नेपाली बस्ने यही हो नेपाला यही हो नेपाला हो हो यही हो नेपाला आज बिहान आज राति हिजो बिहान हिजो साँझ हरेक समय नेपाली तर्सी तर्सी बाँचिरहेका छन् प्रेमदोज प्रधान तारादेवी र साथीहरूको स्वरमा नातिकाजीको संगीतमा दमन ढुङ्गानाको यो शब्दसँगै यो झट्का आवाजमा ठूलो तर शक्तिमा कम थियो झट्काहरू बिस्तारै कम हुँदै गएका छन् सबैलाई नातिन सुझाव दिएका छन् आफ्नो ट्विटरमा समीर मणि दीक्षितले आज बिहान तीन सन्ताउन्न र चार एक्काउन्न पछि अचानक यो नौ चौतिसको समयमा आएको यो झट्का यो भूकम्पको प्रकम्पनले फेरि सबैलाई तर्साएको छ तर शान्त र संयममा रहन पनि आग्रह गरिएको छ नौ बजेर चौतिस मिनटमा हामी जुन गीतका कुरा गरिरहेका थियौं जुन नेपालीपनको कुरा गरिरहेका थियौं त्यही बेला फेरि यो एउटा प्राकृतिक धक्काको स्पर्श भएको छ र त्यसभन्दा केही घण्टा अगाडि नेपालको सिमाना इलाम र इलामबाट अलिकति पर भारतको पश्चिम बंगालको मिरिकलाई केन्द्र बनाएर पाँच पोइन्ट एक रेक्टरको एउटा भुइँचालो आएको छ संयम धैर्य र साहस नै यति बेला हाम्रो पहिचान हो एक कामना सहित रामलाल जोशी र साथीहरूको स्वरमा रामलाल जोशीको शब्द र संगीतमा यो गीत छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीलाई नेपालको बिछट्टै माया छ नेपालीको छातीमा जनक जन्मे ये देशमा बुद्ध जन्मे ज्ञानी जनक जन्मे ये देशमा बुद्ध जन्मे ज्ञानी वीरहरूको राग तले कोजल को जल बिर्सेरा नेपालीको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको बिछट माया छ नेपालीलाई नेपालको बिछट माया छ नेपालीको छातीमा हिमालयको आँखामा नेपाल छुट्दैन हिमालको आँखामा नेपाल छुट्दैन प्रकृतिले यसलाई सिङ्गर चुक्दैन कोसी काली गण्डकी कर्णाली भक्त छन् अबिराला पवित्र सन्देश बोकेर सन्देश बोकेर बलिको छातीमा हिमाली छाया छ नेपालीलाई नेपालको विकट माया छ नेपालीलाई नेपालको नेपालीलाई नेपालको बिछट्ट माया छ माया स्नेह सद्भाव हुँदाहुँदै पनि लाचार भएर हामीले धेरै कुरा गुमाउनु पर्यो कैयौं आफन्त स्वजन स्नेही नाता गोता परिचित अपरिचित सबलाई आफ्नो आँखा अगाडि नै नष्ट भएको देख्नु पर्यो आफ्नो जन्मकालदेखि इतिहासको सिरानीदेखि आफूले चिन्दै आएको मठ मन्दिरका ढुङ्गाहरू झ्यालहरू काष्ठकलाहरू धुलो भएको देख्नु पर्यो यो एउटा जीवनको चिता मात्र होइन खरानीको कथा मात्र होइन हामीले गरेको बेइमानीको निशानी पनि हो हामीले गरेको असफलताको पहिचान पनि हो नेपाल भूकम्प दोषित क्षेत्र हो भनेर धेरै पहिलेदेखि घोषणा भइरहेको भए पनि हाम्रा सरकारी नीतिहरू त्यति चुकुलदार तगडा वा कडा थिएनन् हामी सानो सानो लोभमा सानो सानो लालसामा जस्तै भवन बनाउन पनि स्वीकृति दिइरहेका थियौं हामी प्रकृतिमाथि अप्राकृतिक रूपले अन्याय गरिरहेका थियौं प्रकृतिमाथि गरिएको यो शोषण परिणाम हामीलाई यति धेरै जटिल रूपमा हामीले भोग्नु पर्यो आज सानो संकटले केही मान्छे काठमाडौँ छोडेर त भाग्छन् तर यो काठमाडौँको यति लामो इतिहासलाई बचाउन हामी समर्थ भएका छैनौं यो उपत्यकाको यो संकट बढ्दै बढ्दै काठमाडौँ बाहिर गएको छ र नेपाली जहाँ जहाँ छन् त्यहाँ त्यहाँ भूकम्पका धर्काहरू पुगेका छन् र हामीले ती बेला यो ध्वस्त भएको खरानीको कथा एक्लै अर्कालाई सुनाउनु बाहेक अरू कुनै विकल्प छैन सत्यनारायण राज भण्डारीको स्वर होतराज शर्माको संगीत गौरी नेवाको शब्दमा चिताको कहानी भयो सब खरानी धुवा भए गगनमा उडेको निशानी एक चिताको कहानी प्रथम भेट मै खूब प्यार गरेरा, हल्का मुस्कान ओठमा छरेरा, प्रथम भेट मै खूब प्यार गरेरा, हल्का मुस्कान ओठमा छरेरा नयनमा पिरतीको जहर भरेर नयनमा पिरतीको जहर भरेर सहारा नपाए को जवानी सहारा नपाए मरेको जवानी एक चिताको कहानी यो सबै संसार एउटा चिहान हो एउटा चिता हो हार्दिकताको प्रेमको स्नेहको चितामा पुरिएको एउटा आँगन हो यहाँ जजबरनाथ शाह देवकोटा नारायण गोपाल लेखनाथ सबै एक चिहान भएर बसेका छन् तर हामीले जगाउनुपर्छ मानवीयताको सद्भाव यही कामनासँगै सम्पूर्ण सहयोगी मित्रहरूका साथ प्राविधिक मित्र सन्दीप र यो प्रस्तुता प्रकाश हामीलाई विदा दिनुहोस् सबैको जीवन शुभ रहोस् सुख रहोस् भिचा नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज